नमस्कार कार्यक्रम किसान पाठशालाबाट म प्रकाश पार्की रेडियो युनिटी बयानब्बे दशमलव दुई मेगा हसको आफ्नै उत्पादनमा तयार पारिएको यो साप्ताहिक रेडियो कार्यक्रम हो हरेक आइतबार बेलुकी छ बजेर तीस मिनट जाँदा प्रसारणमा आउने कृषि जन्य विषय वस्तुमा केन्द्रित रहने गरी उत्पादन गरिने यो कार्यक्रमको नयाँ श्रृंखला हो तपाईँ हामीलाई इन्टरनेट अनलाइनबाट पनि W W W dot radio unity dot com dot एनपीबाट संसारैभरि सुनिराख्नु भएको छ किसानका लागि पाठशाला बनाउने प्रयत्न स्वरूप प्रसारणमा आएको यो कार्यक्रममा कृषि गतिविधि किसान वा सम्बन्धित क्षेत्रका व्यक्तिसँग गरिएको कुराकानी प्रस्तुत हुने गर्दछन् कार्यक्रमको नयाँ श्रृंखलामा पनि हामी सोही परिधिभित्र रहेर प्रस्तुत हुने गर्दछौ प्राणघातक रेबिज रोगका विविध विषयमा केन्द्रित रही जिल्ला पशु सेवा कार्यालय डडेलधुराका वरिष्ठ पशु विकास अधिकृत डाक्टर चन्द्र ढकालसँग कुराकानी गरेका छौ तर कार्यक्रमको विषय वस्तुमा प्रवेश गर्नुभन्दा पहिले राख्छौ हप्ताभरिका कृषि सम्बन्धी समाचारमूलक गतिविधि गतिविधिको साथमा हुनुहुन्छ साथी बिन्दु चन्द अविरल वर्षाका कारण पाकेर भित्राउनै लागेको धान खेती भिजाउँदा कृषकलाई लाखौं नोक्सानी भएको छ किसानले खेतमा काटिएको धान पानीले भिजाउँदा बर्बाद भएको हो कञ्चनपुरका अधिकांश क्षेत्रमा काटिएको धान भिजेको छ भने नकाटेको धान ढलेर नष्ट भएको छ हिउँदे तरकारी बालीका लागि लगाएको बिउ समेत पानीले नष्ट गरिदिएको छ कञ्चनपुरको ब्रह्मदेव तोधरा चाँदनी भीमदत्त नगर बेदकोट झलारी बेलडाँडी बेलौरी पुनर्वाज कृष्णपुर शङ्करपुर देखतभुली बाइसे बिचुवा र रेगबार बिचुवाका अधिकांश कृषकहरूले काटेको धान खेतमै नष्ट भएको छ कतै खेतमा काटेको धान भिजाएर नष्ट भएको छ भने कतै नदी खोलाले काटेको धान बगाएको छ कञ्चनपुरको चौधर दोदा झरना खोला लगायतका खोला नालामा आएको बाढीका कारण झण्डै पाँच सय बिघा जमिन बढीको धान बगाएको जिल्ला कृषि विकास कार्यालय कञ्चनपुरले जनाएको छ जिल्ला कृषि विकास कार्यालय कञ्चनपुरका वरिष्ठ कृषि विकास अधिकृत टिकाराम थापाले जिल्लाभरि धान भिजाएको बारे तथ्याङ्क संकलनदेखि प्रत्यक्ष अनुगमन गरिरहेको बताउनु भएको छ उहाँका अनुसार पुनर्वासको पुनर्वास किमरे कृष्णपुर जगौरालामा बाढी आएर चार सय बिघा जमिनको काटेको धान बगाएको छ गत वर्षभन्दा यस वर्ष रोपाईदेखि यता राम्रो वर्षा भएका कारण कृषि विकास कार्यालय कञ्चनपुरले धान उत्पादन बढ्ने अपेक्षा लिए पनि धान काट्ने बेला अविरल वर्षा भएपछि यस वर्ष धान उत्पादनमा कमी आउने आकलन गरिएको छ यस वर्ष कञ्चनपुरमा झण्डै छयालिस हेक्टर जमिनमा धान खेती गरिएको छ खेती पाक्ने अवधिभर काम गरेर केवल तीन महिनादेखि पाँच महिनासम्म खाना पुग्ने बजाङमा हिउँदे बाली खडेरीका कारण सबै सुकेर नष्ट भएको छ खेतबारीमा छरेको बिउ समेत हासिल गर्न सकिएन मस्टा गाविस सारका गोविन्द खड्काले भन्नुभयो उहाँले भन्नुभयो मस्टा र भाते खोला गाविसका कृषकहरूले हिउँदमा लगाएको गहुँ जौ मसुरो सबै बाली खडेले गर्दा नष्ट पार्यो मस्टा र भाते खोला गाविसका स्थानीयले लगाएको धान बाली रोगका कारण नष्ट भएको स्थानीय कृषक मोहन खड्काले बताउनु भएको छ मस्टा गाविसको गणखेत कल्या कल्याखेत जौला किमौ मानसैन र भाते खोला गाविसको बाँसतोलीको जिउलो गढी जिउला सिउला गठखेत लगायतका ठाउँमा कृषकले लगाएको धान बालीमा रोग देखा परेका कारण सुक्न थालेको स्थानीय भरत अधिकारले बताउनु भएको छ मष्ट गाविसका पाँच सय अस्सी परिवार र खोला गाविसका पाँच सय पैंतालिस परिवारले लगाएको धान बालीमा रोग लागेको छ सुरुमा धानको पातमा ससाना झुङ्गा आकारको धब्बा देखिने क्रमशः सोपात कालो हुँदै पुरै बोट नै कालो हुने गरेको कृषक सत्यराज अधिकारले बताउनु भएको छ जिल्ला कृषि विकास कार्यालयले प्राविधिक टोली नखटाउँदा रोगको पहिचान गर्ने गाह्रो भएको कृषकहरूले गुनासो गरेका छन् र कञ्चनपुरको भीमदत्त नगरपालिकामा जंगली हात्तीले आतंक मचाउन थालेको छ भीमदत्त नगरपालिकाका विभिन्न जंगली हात्ती आउन थालेपछि स्थानीय गहिरो बनेका छन् शुक्लाफाटा वन्यजन्तु आरक्षबाट आएका जंगली हात्तीको बथान भीमदत्त नगरपालिकाको पिपरैया गोबरैया र वनकट्टी लगायतका क्षेत्रमा आएपछि स्थानीय बासिन्दाहरू त्रसित बनेका हुन् सो स्थानमा हात्ती धपाउन सुरक्षाकर्मीको टोली परिचालन गरेको छ हात्तीको बथानले मानवीय क्षति नपुर्याए पनि किसानले लगाएका धानबालीमा क्षति पुर्याएको स्थानीयहरूले बताएका छन् भारतीय नेशनल पार्कबाट प्रवेश गरेका हात्तीको बथानले भीमदत्त नगरपालिकाका विभिन्न स्थानमा धानबालीमा क्षति पुर्याएको कञ्चनपुरका प्रहरी प्रमुख तुलसी प्रसाद अधिकारले बताउनु भएको छ हप्ताभरिका कृषि सम्बन्धी समाचारमूलक गतिविधि सुनाउँदै हुनुहुन्थ्यो साथी बिन्दु चन्दले श्रोता तपाईँले भर्खरै मात्र रेडियो खोल्नु भएको हो भने हामी कार्यक्रम किसान पाठशालामा छौ कृषिका कुरा हुने यो कार्यक्रमको नयाँ श्रृङ्खला हो हामीले भर्खरै हप्ताभरिका समाचारमूलक गतिविधि प्रस्तुत गरेका थियौं अब लाग्दैछौ प्राणघातक रेबिज रोगका विविध विषयमा केन्द्रित रही जिल्ला पशु सेवा कार्यालय डडेलधुराका वरिष्ठ पशु विकास अधिकृत डाक्टर चन्द्र ढकालसँग गरिएको कुराकानी طرفها स्वागत छ यहाँलाई कार्यक्रम किसान पाठशालामा धन्यवाद आराम हुनुहुन्छ सर ठिक छु आजभोलि केमा बिजी हुनुहुन्छ अहिले जिल्ला पशु सेवा कार्यालयले असोज छदेखि बाह्र गते हामी रेबिज सप्ताह मनाइरहेका छौँ र जिल्ला पशु सेवा कार्यालय डडेलद्वारा रेबिज रोग नियन्त्रणको लागि विभिन्न जनचेतनामूलक कार्यक्रम गर्ने र विशेष गरी किसान लगायत सम्पूर्ण नागरिकलाई रेबिज रोगबाट बस्ने उपायहरू विभिन्न संचारका माध्यमहरू जस्तै रेडियो एफएमहरू भयो है पत्र पत्रिका लगायतका अन्य सञ्चारका माध्यमहरूबाट पनि हामी यो रेबिस सम्बन्धी जानकारी जनचेतना फैलाउने अभियानमा छौँ यसको अलावा जिल्ला पशु सेवा कार्यालयले यो रेबिस सप्ताहभरि निशुल्क रूपमा पशुपन्छीमा घरपालुवा जनावरहरूमा रेबिसको भ्याक्सिन लगाउने कार्यक्रमहरू गरिरहेका छन् यो रेबिज रोगको बारेमा श्रोताहरूलाई जानकारी गराइदिनुहोस् न रेबिज रोग प्राणघातक रोग हो यो रोग मानिस लगायत घरपालुवा जङ्गली जनावरलाई लाग्न सक्छ यो रोग लागिसकेपछि कुनै पनि औषधि उपचार नहुने हुनाले मानव स्वास्थ्यको लागि पनि चुनौतीको रूपमा रहेको देखिन्छ विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार विश्वभरि वर्षेनी पैँतिस सयको हाराहारीमा यो रोगबाट मानिसहरू मर्ने गरेको तथ्याङ्क भेटिन्छ भने नेपालमा पनि प्रत्येक वर्ष यो रोगबाट लगभग एक सयको हाराहारीमा मानिसहरू मरेको तथ्याङ्कले देखाउँछ रेबिज रोगबाट मानव समुदायमा पर्ने आर्थिक सामाजिक प्रभावको साथसाथै मनोवैज्ञानिक प्रभाव झन संवेदनशील छ यो रोग लागेपछि मर्नुको विकल्प छैन र अत्यन्त पीडादायक स्थितिमा मृत्युको मुख कुर्नुपर्ने हुन्छ तथापि यो रोगलाई रोकथाम गर्न भने सकिन्छ रेबिज रोग कसरी सर्छ राम्रो प्रश्न सोध्नुभयो यहाँले रेबिज रोग रोगले ग्रसित भएका पशुले टोकेर सर्ने गर्दछ विशेष गरी रोगी पशुको र्यालमा भएको भाइरस जुन हामी लाइसा भाइरस भन्छौँ आलो घाउको माध्यमबाट शरीरका स्नायु प्रणाली मार्फत मस्तिष्क र सुसुम्ना शीर्षक स्पाइनल कर्डमा पुग्छ र यी अङ्गहरूको पक्षघात गरेर पशुको अथवा मानिसको मृत्यु हुन्छ यसको अलावा स्याल फ्याउरो बुवासो न्याउरी मुसा लगायत स्तनधारी पशुको टोकाइबाट र संक्रमित पशुले स्वस्थ पशुलाई टोक्दा र स्वस्थ पशुमा समेत यो रोग सर्ने र रोगी पशुको र्याल दिसा बिसाउको माध्यमबाट पनि यो रोग सर्छ विशेष गरी गाउँघरमा पालिएका कुकुरहरूलाई रोगी कुकुरले टोकेमा र जंगली स्तनधारी मांसाहारी जनावरहरूको टोकाइबाट समेत कुकुर बिरालो तथा अन्य घरपालुवा जनावरले रेबिजको संक्रमण ग्रहण गर्न सक्छन् विशेष गरी जंगली जनावरहरू मार्फत यसलाई हामी सिल्वेटिक साइकल भन्छौँ द्वारा कुनै गाउँ बस्ती तीमा यो रोगको चक्र नै चलिरहेको हुन्छ र रोगबाट ग्रसित पशुको श्राव सेक्रिसनहरूबाट मानिसको आलो घाउमा पर्दा मान्छेमा यो रोग सर्ने सम्भावना रहन्छ यो रोग लागिसकेपछि के कस्ता लक्षणहरू देखिन्छन् सामान्यतया बौला कुकुरले टोकेको केही हप्तादेखि केही महिनाभित्रमा रेबिजको लक्षणहरू देखा पर्छन् तर केही अपवादहरूमा पछि पनि यो रोग देखा परेको पाइएको छ रेबिजको लक्षणहरू उत्तेजक र लाटो गरी दुई किसिमले देखिन सकिन्छ डम्प फर्म र एक्साइटेड फर्म भन्छौँ हामी उत्तेजक अवस्था अवस्थाको अवस्था बानी परेको आधारमा अनुमान गर्न सकिन्छ र यो रोग लाग्दा देखिने मुख्य लक्षणहरू चाहिँ पशुहरूमा पशुको बानी व्यवहारमा परिवर्तन देखिन्छ पशुले गर्ने स्वाभाविक लक्षणमा परिवर्तन हुने कान नसुन्ने नखाने उत्तेजित हुने अँध्यारोमा बस्न रुचाउने जस्ता लक्षणहरू देखिन्छ भने बिना कारण रिसाउने झोक्किने मालिकलाई नटेर्ने ऱ्याल काट्ने बिना कारण झम्टिन खोज्ने टोक्न खोज्ने जे पायो त्यही टोक्ने मुख खुला हुने आँखा रातो हुने जिब्रो लत्रने बङ्गारा झुन्निने हिँड्न नसक्ने दौडिन खोज्ने हिँड्दा लड्ने जस्ता स्नायु प्रणालीसँग सम्बन्धित अथवा प्यारालाइसिससँग सम्बन्धित लक्षणहरू देखिन्छ घोडा र बिरालोमा चाहिँ रेबिज रोग लाग्यो भने अत्याधिक रूपमा चाहिँ आक्रामक बन्छ भने गाई भैँसीमा यो रोगको लक्षण लागिसकेपछि जनावरहरू छटपटाउने चम्किने हान्न खोज्ने आँखा रातो हुने दौडिन खोज्ने दौडिँदाखेरि एकाएक पशु लड्ने जस्ता लक्षणहरूको आधारमा हामी यो पशुलाई चाहिँ रेबिज रोग लागेको चाहिँ शङ्का गर्छौँ त्यसै मानिसहरूको हकमा सुरु सुरुमा असजिलोपना महसुस गर्छ बिरामीले भने टोकेको घाउ वरिपरि अत्याधिक दुखाइ हुने निन्द्रा नलाग्ने मांसपेशीहरू दुख्ने भोक नलाग्ने घाँटी दुख्ने जस्ता लक्षणहरू देखिन्छन् र पशुको भन्दा फरक पानीसँग छुन मन नलाग्ने पानीसँग बढी उत्तेजना हुने जसलाई हाइड्रोफोबिया भन्छ ऱ्याल काट्ने र्याल निल्न नसक्ने कहिले शान्त हुने कहिले उत्तेजित भई झम्टिन खोज्ने जस्ता लक्षणहरू समेत देखिन्छ र लक्षण देखेको चौबिसदेखि अडचालिस घण्टामा अत्यन्त पीडादायी अनुभूति भए मानिसको मृत्यु समेत हुने गर्दछ यो रोगको संक्रमण एवं प्रक्रिया कस्तो हुन्छ विशेष गरी रेबिज रोग लाइसा भाइरस नामक विषाणुबाट हुने रोग हो रेबिजको भाइरस संक्रमित पशुको टोकाई मार्फत मानिस अथवा अन्य पशुको शरीरमा प्रवेश हुन्छ टोकेको ठाउँमा रहेका स्नायु कोशिका तथा तन्तु मार्फत यी विषाणुहरू मानिस तथा पशुको मस्तिष्क कोषमा अथवा सुसुम्ना शीर्षक स्पाइनल कर्डमा पुग्ने गर्दछ यो भाइरसले मस्तिष्क र स्नायु कोषका ग्रन्थीहरूमा असर गर्ने र स्थायी रूपमा ती अङ्गहरूलाई क्षति गर्छ जसको फलस्वरूप मस्तिष्क अथवा सुसुम्न शीर्षकबाट निस्किने प्रत्येक स्नायु कोषहरूलाई यसले पक्षघात गर्छ प्यारालाइसिस गर्छ र विभिन्न प्रकारका स्नायु सम्बन्धी लक्षणहरू देखिन्छ र विशेष गरी प्यारालाइसिस यसको मुख्य लक्षण हो जिब्रो र घाँटीका स्नायुहरूको पक्षघातले गर्दा र्याल आइराख्ने खाना खान नसक्ने र मस्तिष्कको संक्रमणको कारणले रिसाउने झम्टिने उत्तेजक हुने रिङ्गाटा लाग्ने असन्तुलन हुने जस्ता अन्य दिमागी अथवा मस्तिष्कसँग सम्बन्धित लक्षणहरू देखिन्छ र अन्तमा श्वास प्रश्वास प्रणालीमा सहयोग गर्ने मांसपेशीहरू यिनीहरूको पक्षघात भएर मानिस मर्छ रेस्पिरेटरी इन्टरकोस्टल मसल प्यारालाइसिस हुन्छ सास फेर्न नसकेर मानिसको अन्य पशुको मृत्यु हुन्छ यो रोग लागेको कसरी पत्ता लगाउन सकिन्छ यान कि थाहा पाउन सकिन्छ रेबिज रोगको निदान त्यति सजिलो छैन रेबिज रोगको निदानको लागि कुकुर अथवा जङ्गाली जनावरले टोकेको हिस्ट्री हुनुपर्छ हुनाले कुनै पशुलाई अथवा मानिसलाई त्यस्ता शङ्कास्पद जनावरले टोकेको थियो कि थिएन भनेर ट्रेसिङ गर्नु मुख्य रोग पत्ता लगाउने माध्यम हो टोकेको केही समयपछि स्नायु सम्बन्धी लक्षण देखिनु र सोही लक्षणको आधारमा रोग लाई चाहिँ पत्ता लगाउनु पर्ने हुन्छ भन्नाले उसको हिस्ट्री रोग लगाउने मुख्य आधार हो र लक्षण देखिसकेको मानिस वा पशुको दिमागका कोषबाट मात्रै फ्लोरिसेन्ट एन्टिबडी टेक्निकद्वारा रोगको चाहिँ डायग्नोसिस गरिन्छ र यो अलिक जटिल प्रकारको प्रविधि हो र हामीले स्थानीय स्तरमा रोगको हिस्ट्रीबाट नै रोगी अथवा शङ्कास्पद पशुको टोकाइको इतिहासबाट नै रोग निदान गर्न सक्छन् यो रोगको उपचार कसरी गर्ने यो रोग लागिसकेपछि कुनै पनि उपचार हुन सक्दैन कुनै पनि औषधि उपचारले मानिस अथवा पशुलाई ट्रिटमेन्ट गर्न सकिँदैन निको बनाउन सकिँदैन र अन्तमा मानिस होस् पशु होस् मृत्यु निश्चित छ रोगी मानिस वा पशुलाई सहज हुने दुखाइ कम गर्ने मांसपेशी रिल्याक्स गर्ने किसिमका औषधिहरू रोगी पशुको हकमा रोगी मानिसको हकमा प्रयोग गरिन्छ तर यो भन्दा पनि महत्वपूर्ण रोगको रोकथाम महत्वपूर्ण पक्ष हो यो रोग प्राणघातक रोग भए पनि होसियारी पुर्याउन सकियो भने यो रोगलाई रोकथाम गर्न सकिन्छ रोकथामको लागि रेबिजको लक्षण देखिएको कुकुरको टोकाइबाट बस्ने रिसा झोकी असामान्य लक्षण देखाउने लरबराउँदै हिँड्ने आवाज परिवर्तन भएको मुखबाट र्याल बगिरहेको कुकुर हिँडिरहेको छ भने सावधानी अप्नाउनु र त्यस्ता कुकुरहरूबाट अन्य घरपालुवा जनावरलाई समेत सुरक्षित राख्नुपर्ने हुन्छ यदि कतै त्यस्ता कुकुर तथा जङ्गली मांसाहारी जनावरले मानिस अथवा पशुलाई टोकेको खण्डमा तुरुन्तै साबुन पानीले सफा गर्ने उपलब्ध भयो भने पोभिडिन आयोडिनको सोलुसनले सफा गर्ने र तुरुन्तै अस्पताल गई उपचार गर्ने भन्नाले घाउको ड्रेसिङ गर्ने र रेबिज विरुद्ध खोप लिनु जरुरी हुन्छ र यदि पशुहरूको हकमा रोगी अथवा शङ्कास्पद पशुले टोकिएको हकमा पनि हामी घाउमा साबुन पानीले सफा गरी कोभिडिन आयोडिन डिटोल अथवा स्प्रिटले सफा गऱ्यौँ भने केही हदसम्म रेबिजका जीवाणुहरू हामी विषाणुहरूलाई हामी नष्ट गर्न सक्छौँ र तुरुन्तै नजिकको पशु सेवा केन्द्र तथा जिल्ला पशु सेवा कार्यालयमा सम्पर्क गरी त्यस्ता टोकेका पशुहरूलाई एन्टी रेबिज विरुद्ध भ्याक्सिन लगायौँ भने केही हदसम्म हामी पशुलाई बचाउन सक्छौँ र मानिस तथा पशुलाई टोक्ने कुकुरलाई दस दिनसम्म निगरानीमा राख्ने हो भने यदि त्यसमा रेबिज रहेको छ भने एक हप्ताभित्रमा त्यो कुकुर मर्छ र घरपालुवा कुकुर बिरालोलाई आफू खुसी घर बाहिर जान नदिने नियमित रूपमा घरपालुवा जनावरलाई रेबिज विरुद्ध खोप लगाउने र कुकुरको हकमा तिन महिना पुगेको छौरीलाई एक मिलिलिटर खोप लगाउन सकिन्छ भने एक महिनापछि त्यही खोप दोहोऱ्याउने र प्रत्येक वर्ष त्यो खोप दोहोऱ्याउँदै गयो भने त्यस्तो पशुहरूले टोके पनि रेबिजको सम्भावना कम हुन्छ र छाडा छोडेका कुकुरले रेबिज ल्याउन सक्ने हुनाले घरपालुवा कुकुर तथा छाडा कुकुरको सम्पर्कमा आउन नदिने छाडा कुकुरलाई नियन्त्रणको लागि स्थानीय निकायको समन्वयमा रेबिज विरुद्ध खोप लगाउने बन्ध्याकरण गरियो भने पनि कुकुरको संख्या समेत नियन्त्रण हुने र रेबिज रोग पनि रोकथाम गर्न सकिन्छ रेबिजको शङ्का लागेको कुकुरलाई टोके पश्चात तुरुन्तै रेबिज विरुद्ध खोप लगाउनु पर्छ यसरी शङ्कास्पद कुकुरले टोकेको खण्डमा शून्य दिन भनेको टोकेकै दिन त्यसको तिन दिनपछि सात दिनपछि चौध दिनपछि र नब्बे दिनमा चाहिँ खोप लगाउनु पर्छ हामीले छ डोज खोप लगायौँ भने जसलाई हामी पोस्ट एक्सपोजर भ्याक्सिनेसनमा छौँ यसले संक्रमित पशुलाई बचाउन सकिन्छ र ह्युमेनको केसमा पनि हामी यही रेजिमेन्ट युज गर्छौँ र यदि कुकुरले टाउको वरिपरि टोकेको छ भने त्यस्तो खण्डमा रेबिज इम्युनोग्लोबुलिन समेत प्रयोग गर्नुपर्ने हुन्छ र यसको लागि हामी यो सुविधा चाहिँ स्थानीय स्तरमा उपलब्ध नहुन सक्छ हाल चाहिँ यो नेपालमा रेबिज रोग नियन्त्रणको लागि के के प्रयासहरू भइरहेका छन् राम्रो प्रश्न गर्नुभयो यहाँले नेपालमा राष्ट्रिय अभियानकै रूपमा नियन्त्रण कार्यक्रम रेबिज नियन्त्रण कार्यक्रम सञ्चालनमा छैन तैपनि यसको लागि धेरै कामहरू हुँदै आएका छन् नेपाल सरकार पशुपन्छी विकास मन्त्रालय अन्तर्गत पशु सेवा विभागले रेबिज विरुद्ध खोप उत्पादन गर्ने प्रयोगशाला सञ्चालनमा ल्याएको छ जसबाट करिब बिस हजारदेखि पच्चिस हजार डोज भ्याक्सिन नेपालमै उत्पादन हुन्छ र यही प्रयोगशालाले मानवमा प्रयोग हुने खोपको समेत उत्पादन परीक्षण गरेको छ भेटनेरी जनस्वास्थ्य कार्यालयले जनचेतना जगाउने नगरपालिका लगायतका सरकारवालाहरूसँग समन्वय गरी यस सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरेको छ भने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले टोकाई पश्चात लगाउने पोस्ट एक्सपोजर रेबिज विरुद्ध खोप निशुल्क रूपमा उपलब्ध गराउँदै आएको छ भने जिल्ला स्थित निकायमा पनि जिल्ला पशु सेवा कार्यालय र महात्वतका सेवा केन्द्रहरूले कुकुरले टोकेको क्षेत्रमा रेबिज रोग विरुद्ध खोप लगाउने एवं जुनोटिक रोग सम्बन्धी विभिन्न कार्यक्रमहरू सञ्चालन गरी रेबिज विरुद्ध जनचेतना फैलाउने कार्यक्रम समेत सञ्चालन गरिरहेको छ यो त भयो नेपालको यो रेबिज नियन्त्रणको लागि र डडेलधुरामा पनि पछिल्लो समयमा बौलाहा कुकुरले टोक्ने बौला स्यालले टोक्ने घटनाहरू आइरहेका छन् र यसको नियन्त्रणका लागि तपाईँले के गरिराख्नु भएको छ डडेलधुरा जिल्लामा धेरै क्षेत्रफल वन जङ्गलले ढाकेको हुनाले प्रशस्त मात्रामा वन जङ्गलमा स्याल लगायत क्यानाइन मांसाहारी जनावरहरू बढी भएको हुनाले यो सिल्भ्याटिक साइकल कन्टिन्यू छ र रेबिजको इन्सिडेन्स डडेलधुरामा अन्य जिल्लामा भन्दा बढी भएको हामीहरूको अनुभवले पनि देखाएको छ र यहाँको चाहिँ विभिन्न घटनाहरूले देखाएको छ र यो हप्ता असोज छदेखि बाह्र दशौं अन्तर्राष्ट्रिय विश्व रेबिज दिवस नेपाल लगायत डडेलधुरा जिल्लामा पनि हामीले मनाउँदै आएका छौँ यस क्रममा जिल्ला पशु सेवा कार्यालय र माता हतका सेवा केन्द्र मार्फत निशुल्क रेबिज विरुद्ध भ्याक्सिनेसन कार्यक्रम भइरहेका छन् म सम्पूर्ण घरपालुवा जनावर पाल्ने किसान दाजुभाइ दिदीबहिनीहरूलाई आग्रह के गर्न चाहन्छु भने यो समयमा तपाईँहरूको घरपालुवा जनावरमा रेबिजको सुई लगाउनु भएको छैन अथवा एक वर्ष पुगिसकेको छ भने जिल्ला पशु सेवा कार्यालयमा निशुल्क रेबिस भ्याक्सिन उपलब्ध छ यहाँहरूले रेबिस सुई लगाउन सक्नुहुनेछ यसको अलावा हामीले जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका छौँ विभिन्न पम्पलेट पोस्टर मार्फत पत्र पत्रिका मार्फत र विभिन्न रेडियो एफएम मार्फत पनि जन जनसरोकारको जनचेतनामूलक जानकारीहरू प्रचार प्रसार गरी यो सप्ताह मनाउने कार्ययोजना तय गरेका छौँ अन्तमा रेडियो सुनेर भएका श्रोताहरूलाई के भन्नुहुन्छ रेबिज प्राणघातक रोग हो यो रोग लागिसकेपछि मृत्यु निश्चित छ मृत्यु भन्दा पनि अत्यन्त पीडादायक र मानवीय संवेदनामा नै निकै पीडादायक अवस्था देख्नु पर्ने हुनाले रेबिजबाट बचौं यसबाट बच्न सकिन्छ आफ्ना घरपालुवा जनावरलाई भ्याक्सिन गरौं यदि शङ्कास्पद पशुले टोकेको छ भने त्यसलाई नलुकाऊ तुरुन्तै साबुन पानीले घाउ सफा गरौं र नजिकको स्वास्थ्य केन्द्र तथा जिल्ला स्वास्थ्य केन्द्रहरूमा सम्पर्क गरी भ्याक्सिन लिऊ र यदि पशुहरूलाई पनि त्यस्ता शङ्कास्पद जनावरहरूले टोकेको छ भने तुरुन्तै घाउ सफा गरी नजिकको सेवा केन्द्र केन्द्र जिल्ला पशु सेवा कार्यालयमा सम्पर्क गर्न म हार्दिक अनुरोध गर्दछु र यो रोगबाट बचौँ र आफूले जानेका आफूले थाहा भएका म्यासेज छरछिमेक र अरूलाई पनि बुझाउँ यो हाम्रो साझा कर्तव्य हो हामी कार्यक्रमको अन्तमा छौँ र अब मैले तपाईँलाई सोध्न छुटेका र तपाईँले भन्नै पर्ने केही कुराहरू छन् लगभग मैले सबै कुराहरू धेरै कुराहरू भने यस सम्बन्धी यहाँहरूलाई कुनै पनि किसिमका चाहिँ जिज्ञासा रह्यो भने यहाँले जिल्ला पशु सेवा कार्यालयको सम्पर्क फोन नम्बर अथवा मेरो पर्सनल मोबाइल अन्ठानब्बे पाँच सय एघार दस सात सय चारमा सम्पर्क गरेर समेत रेबिज रोग सम्बन्धीका जानकारीहरू लिन सक्नुहुनेछ रेबिज सप्ताह मनाइरहँदा व्यस्तताका बावजुद पनि हामीलाई स्टुडियोमा आएर नै समय उपलब्ध गराइदिनु भयो यहाँलाई धेरै धेरै धन्यवाद छ यहाँलाई पनि धन्यवाद अवसर दिनुभयो श्रोता अहिले तपाईँले सुन्नुभयो प्राणघातक रेबिज रोगका विविध विषयमा केन्द्रित रहे जिल्ला पशु सेवा कार्यालय डडेलधुराका वरिष्ठ पशु विकास अधिकृत डाक्टर चन्द्र ढकालसँग गरिएको कुराकानी यो सँगै हामी कार्यक्रमको अन्तमा आइपुगेका छौ आजको कार्यक्रमबाट तपाईँ श्रोताले केही न त केही ज्ञान आर्जन गर्नुभयो होला भन्ने आशा लिएका छौ हामी आगामी श्रृङ्खलामा नयाँ विषयवस्तु सहित आउने नै छौ तर त्यो भन्दा अगाडि आजको कार्यक्रम कस्तो लाग्यो कुनै प्रतिक्रिया वा सुझाव दिन मन लागेको छ भने हामीलाई तपाईँका प्रतिक्रिया अथवा सुझाव पठाउन सक्नुहुनेछ पठाउनका लागि ठेगाना रहेको छ कार्यक्रम किसान पाठशाला सामुदायिक रेडियो युनिटी बयानब्बे दशमलव दुई मेगा हर्ज अमरगढी नगरपालिका पाँच खलङ्गा डडेलधुरा तपाईँ हामीलाई मोबाइलबाट मेसेज पनि पठाउन सक्नुहुनेछ त्यसका लागि मोबाइलको मेसेज बक्समा गएर आरयु स्पेस युएस स्पेस आफ्नो मनमा लागेका कुराहरू लेखेर पैँचालिस छ्यालिसमा पठाउन सक्नुहुनेछ त्यस्तै तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ भने हामीलाई इमेल पनि गर्न सक्नुहुनेछ इमेल ठेगाना हो info dot radio unity at Gmail dot com हौस् त श्रोता आजका लागि प्राविधिक मित्र प्रतीक्षा धामीलाई धन्यवाद अनि तपाईँ प्रसारण क्षेत्रभित्र र अनलाइनमा सुनेर साथ दिनुहुने श्रोतालाई आभार प्रकट गर्दै कार्यक्रम प्रस्तुता प्रकाश पार्की बिदा हुन्छु अर्को साता फेरि भेटौँला नमस्कार